यसै गजल वाचन सँगसँगै उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे सुभाष अगमका साथ आइपुगेका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत गएको साता हामीले गरेको शीर्षक हिलोको कमल र कमलको सुभाषको दोस्रो श्रृंखला लिएर आज आइपुगेका छौं गएको साता कुराकानी गर्ने रहर हुँदाहुँदै हामीले कुराकानीलाई बीचैमा छोड्नु परेको थियो अझ कुरा गर्यौं गर्यौं गजलहरू राम्रोसँग बजाउन पनि सकेका थिएनौं आज पनि थोरै समयमा कति गजल बजाउन सक्छौं र कति कुराकानी गर्न सक्छौं त्यो ठाउँमै रहन्छ त्यो गर्दै जाँदाखेरि पनि थाहा हुन्छ सुभाष अगम मसँग फेरि आजको रात पनि उपस्थित भइसक्नु भएको छ र बुलबुलेनका साथमा हामी छौँ सुभाष तपाईँलाई फेरि आजको कार्यक्रममा स्वागत गरेँ मैले हामी गजल गायनका प्रसङ्गहरू उठाउँदै थियौँ अस्ति तपाईँका व्यक्तिगत प्रसङ्ग पनि केही केही उठे मैले सोध्न छुट्याएको कुरा विशेष गरी मैले हिलोको कमल र कमलको सुभाष भन्नुको शीर्षक यहाँनिर मैले सोचेको तपाईँ उताबाट फर्किसकेपछि अथवा एकछिन उन्नाइसौँ श्रृङ्खला बजिसकेपछि एकपटक संयोगवश तपाईँ र मेरो कुरा भएर तपाईँको कोठामा पुगेँ म सडकतिर बस्नु हुँदो रहेछ तपाईँ है <laughs> त्यो इन्भेस्टमेन्ट ब्याङ्कबाट भित्र जानुपर्ने सागुरो कोठा थाहा तपाईँ र ममा मोटाइ नाप्ने भने अलिक मोटो छु म लगभग <laughs> मै छिर्न पनि मुस्किल गरी <laughs> बस्नु भएको रहेछ मैले यहाँनिर मान्छे जीवन खोज्नको लागि कति दुःख गर्नुपर्छ र कति दुःख गर्दै बसेका छन् सुभाष भन्ने कुरा वास्तवमा भन्दाखेरि छैन आफैले लगानी गरेर म्युजिक भिडियो बनाएर त्यो सब गरेर जुन एउटा जुन गर्ने जुन एउटा ठुलो तरिकाले आउँछन् नि मान्छे आम गाउन चाहनेहरू त्यस्तो लेभलमा छैनन् तपाईँ मात्र होइन अरूको पनि छ आम आम म एउटा आम नेपाली कृषकको छोरो जस्तो एउटा गजल थियो मैले कालीप्रसाद रिजालसँग माग्न गएको थिएँ मन परेर अनि उहाँले पैसा माग्नुभयो दस हजार रुपियाँ अनि मैले सिधै भनेको थिएँ मसँग छैन सर म सक्दिनँ र कुनै दिन यो चलेर भएछ राम्रो भने दिउँला भने हामीले रेकर्ड पनि गराएको छौँ त्यो पहिला टुक्रा सुनाउनुहोस् न अलिकति दस हजार मागिएको गजल तर उहाँले फेरि पछि दिनुभयो यसलाई हामी एकदमै सकारात्मक रूपमा लियौँ फर्किएर फर्किएर मुस्काइदिनु जे जे पर्ला पर्ला akha kha आखा जुदाई दिनु जे जे पर्ला पर्ला फर्किएर मुस्काइदिनु जे जे पर्ला पर्ला है मलाई असाध्यै यो तपाईँको त्यो रेकर्ड गरिसकेपछि मुखमा झुन्डिरहेको गजन मध्येमा एउटा यो पनि परेको मैले शब्द चाहिँ अहिले कालीप्रसाद रिजालको भन्ने बित्तिकै यही हो कि जस्तो लागेको थियो निकै खुसी लाग्यो मलाई यो गजलको एउटा मिठो प्रसङ्गमा भनिदिउँ आज यो सङ्गीत गर्दाखेरि हाम्रो गाउँमा एउटा गीत चल्छ एउटा लोकगीत छ जुन मैले तपाईँलाई सुनाइन अघिल्लोपल्ट कस्तो छ भने त्यो गीत बोटे माझिले हे बोटे माझिले जा डालोमा क्यारी पार्यो झिङ्गा बोटे माझिले डालोमा क्यारी पार्यो झिङ्गा यो लयलाई मैले कता कता अलिकति मिलाएर यसमा राख्ने प्रयत्न गरे <laughs> प्रिमिल प्रसङ्गतिर आयौँ हामी है अनि एकातिर शङ्करपन्थी ज्योतिबिन्दुका गजल पनि गाउनुहुन्छ तपाईँ अर्कोतिर कालीप्रसाद रिजालको यो प्रिमिल प्रसङ्गको कति राम्रो गजल पनि गाउनु भएको छ पालपाली नानी त मैले सुनाएको थिएँ आज पनि बोकेर ल्याएको छु किन तपाईँले पछिल्लोचोटि फेरि गाइसक्नु भएको छ तीमा हामी प्रवेश गर्छौँ तर अलिकति भनौँ न क्रान्तिकारी धार भनौँ कि अथवा अलिकति दार्शनिक धार पनि भन्नुभयो राष्ट्रप्रेमको धारतिर पनि तपाईँको गायन मैले भेटेको छु त्यसमा चाहिँ यो तपाईँले एउटा गाउनु भएको छ हामीसँग अस्ति यो भनौँ न अब त लगभग दुई हप्ता हुन लागिसक्यो गते तपाईँले रेकर्ड गर्नुभएको हिमाली हावा चल्दैछ किन नौलो त्यो माटोमा कुन्नी किन हो कुन्नी किन हो कुन्नी रुँदैछ कोही जुनेली रातमा मैले सुरुमा गाउँदा के गाएको होला सुभाषले यो कस्तो कस्तो गजल गाएको तपाईँले अस्ति गाउँदा त्यस्तो लागेको थियो तर यो बीचमा सुभाषको गजल सुनाउन त भनेर सुन्दै जाँदाखेरि फेरि एकदम मुखमा झुन्डिन थाल्यो यो गजल अब राम्रो लाग्न थाल्यो तपाईँको रिदम नै राम्रो लाग्न थाल्यो यो बारेमा भन्नुहोस् न केही म यति बेला गुरू नानकको प्रसङ्ग सानो सम्झौँ गुरु नानकले एक दिन रातिसम्म बसेर गाइरहनु भयो गीत केही गाउनु हो परमात्माको लागि भजन भयो अनि आमाले उठेर भन्नुभयो ए बाबु अब त सुत्नुपर्छ नि सुत न भन्नुभयो अनि त्यति बेला चाहिँ एउटा कोइली आयो छेउमा र कु कु गरे रातिमा पनि उसले अनि आमालाई भने कि हेर्नुहोस् त आमा उसले पनि त आफ्नो प्रेयसीलाई गाइरहेछ नि हेर्नुहोस् त उसले पनि आफ्नो प्रेयसीको लागि रोइरहेछ र उसले बन्द गरेकै छैन त म किन बन्द गरौँ जबसम्म मेरो प्रेयसी भेटिन्न तबसम्म म गाइरहन्छु म गाइरहन्छु भन्यो त्यस्तै यो गीतमा जुन अब लेखकले कसरी लेख्नुभयो म जान्दिनँ तर मैले यसलाई यसरी बुझेको छु कि एउटा एउटा भक्तले एउटा प्रेमीले एउटा पागलले एउटा सुफीले परमात्माको प्यासले गाएको त्यो कुनै डाँडोमा कहीँ कुनामा बसेर गाएको गाएको यो प्रेमको एउटा गीत हो त्यो परमसँगको प्रेमको गीत यो कसको शब्द हो ललितन रावलको ललितन रावल हजुर यो यो गजल त्यति बेला धेरै अगाडि मैले जति बेला मेरो नामसँग सुभाषलाई सुभाषसँग अगम जोड्न खोजेँ त्यति बेलाको ताकत सुभाष कण्डेल अघि सुरुमा भन्नुभएको थियो कसरी अगम बन्नुभयो त्यो त प्रसङ्गै ल्याइएन छ <laughs> बस धेरै ठुलो कुरा केही पनि होइन बस कस्तो भयो भने मेरो बुवा सामान्यतया समाजसेवी यस्तो हुनुहुन्छ र सामान्यतया अलिक हल्का रूपमा मेरो बुवा चाहिँ मेरो म्युजिकल यात्राको बारेमा उहाँ त्यति सपोर्टिभ हुनुहुन्न र अनि उहाँसँग उहाँको आफ्नो खालको एउटा छवि छ र मलाई पनि एउटा डक्टर इन्जिनियर अरू नै केही बनोस् भन्ने चाह थियो जुन म गर्न सकिनँ र त्यसपछि त्यो एक खालके युवा विद्रोह भनौँ न मेरो मेरो जातिप्रतिको जुन अस्ति मैले भर्खर धारावासी सरको यो आधे बाटोमा सुन्दै थिएँ उहाँले पनि आफ्नो आफ्नो थरप्रतिको विद्रोहले जुन आफ्नो थर धारावासी राखे जस्तै मैले पनि त्यो त्यो एक खालको त्यो विद्रोह नै जस्तो भयो फेरे तर आज चाहिँ विद्रोह भन्न मन लाग्दैन मलाई किनभने परिवारसँगको त्यो विद्रोह कहिले पो गर्न सकिन्छ भन्छन् नि you will be what you are made for पनि लागु भयो फेरि समथिङ लाइक द्याट अनि अगम भन्ने जुन शब्द मैले पाएँ त्यो यति राम्रो लाग्छ अहिले मलाई किनभने त्यो बहुत गहिरो शब्द छ त्यसको hmm. सुभाष अगम रामतुल टङ्क नेउपाने र हिमाल राई मैले फेरि आजको प्रसङ्गमा जोडेँ तपाईँहरू सँगै आउनुभएको थियो hmm. रामतुल तबलावादक तपाईँसँग hmm. जुगदेखि नै हुनुहुन्छ होइन मैले तपाईँलाई चिन्दाखेरि रामतुल र तपाईँलाई सँगै चिनेको हुँ उहाँको प्रसङ्ग पनि उठाउँछौँ यो केही बेरमा टङ्क नेउपाने हामीसँग यो गायनको क्रममा चाँप लिएर हुनुहुन्छ हिमाल राई गिटार लिएर तपाईँसँग हार्मोनियम र रामातोलसँग तबलाका साथ गाइएको यो गजल अब अहिले राख्दैछु म हिमाली हावा चल्दैछ किन नौलो त्यो मातोमा किन हो कुन्नी रुँदैछ कोही जुनेली रातमा बग्दैछ किन नौलो त्यो मातमा किन हो कुन्ने किन हो कुन्ने हृदय कोही जुने रातमा किन हो कुन्ने छ कोही जुने रातमा हिमाली हावा बग्दैछ किन लौलो त्यो मातमा किन हो कुन्ने किन हो कुन्ने हृदय छ कोही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 भन्नुभएको छैन आफै बजाएर गाएर आफ्नै कोठामा बसेर हराउने रमाउने व्यक्ति सुभाषलाई आज मैले यहाँ टिपेर ल्याएको छु र त्यो सुभाष छरौं भन्ने मेरो उद्देश्य हो यति मात्रै उद्देश्यले मैले तपाईँलाई आज बोकेर लिएर आएको छु यहाँनिर एउटा हुन्छ नि मान्छेको उद्देश्य के होइन स्कुलमा पढ्दाखेरि वाट इज योर एम भन्दाखेरि साना बच्चा छँदा जसले पनि I want to be a doctor I want to be an engineer I want to be a nurse हल्का उत्तरहरू दिन्छन् अब म सुभाषलाई यहाँनिर एउटा प्रश्न अङ्ग्रेजीबाटै गर्न मन लाग्यो वाट इज योर एम तपाईँको उद्देश्य के छ त जीवनको अहिले आएर to just dive the eternal existence just to be nothing just to छोटो शब्दमा नेपालीमा भन्दा चाहिँ आत्मिक सन्तुष्टि चाहन्छु म त्यसरी बुझौँ तपाईँले के गर्ने भनेर मैले तपाईँ अब के गर्ने भनेको म आत्मिक सन्तुष्टि लिने भन्नुभयो होइन त्यो चाहिँ तपाईँलाई सङ्गीतको माध्यमबाट हुन्छ जस्तो लाग्दैछ हो मेरो मेरो परमात्माको सङ्गीतको यात्रा परमात्माको यात्रा र सङ्गीतको यात्रा एउटै यात्रा जस्तै हो मेरो किनभने सङ्गीतले नै मलाई त्यो बाटोमा डोराएको आम मान्छे त यो फेरि धेरै माथिल्लो लेभलतिर डाइभर्ट पो हुन थालेछ भन्नाला नि फेरि नबुझेर आम जसले चाहिँ सङ्गीतको अथवा यो कलाको क्षेत्रलाई राम्रोसँग बुझ्दैन यसरी बुझ्नु न उहाँहरूले कसरी बुझ्नुहोस् भने म बजारमा बिक्नको लागि कुनै पनि गीत गाउँदिनँ होला सायद कहिले पनि मैले बुझाउने गरी आयो शब्द होइन म कहिले पनि त्यो मलाई त्यो हुन्छ नि कुनै गीत नतोकौँ तर त्यो मलाई त्यो बजारमा बिक्नको लागि बस नामै चलोस् बस मेरो म्युजिक भिडियो नै चलोस् भनेर कुनै पनि गीत गाउन सही बुझ्ने उत्तर दिनुभयो यहाँनिर फेरि अर्को एउटा खरो प्रश्न सोधौँ है एल्बम निस्केला ननिस्केला अथवा एल्बमको लागि कोही गाइदिए भनेर आयो भने एकदमै नराम्रो झुर खालका चाहिँ नि लिरिक्स होला उसको तपाईँले बाध्यताले गाउनु पर्ला तपाईँ गाउनुहुन्न त्यो हजुर इन्कार गरिदिनुहुन्छ बिल्कुल राम्रा शब्द चाहियो तपाईँको मनले खानु पर्यो तपाईँलाई सुफी लेभल फिल हुनु पर्यो त्यहाँनिर तपाईँ डुब्नु पर्यो र ठिकै छ एल्बम निस्केन अरे होइन गजल भनेको त चौतारामा बसेर गाउँदा पो गजलको आनन्द आउँछ त नि लाइभ गजल जहाँ बिचमा वावा भनौँ ताली बजाउनु हामी चाहिँ नि बाटो छेक्नको लागि राजनीतिक क्रान्ति गर्नको लागि गुडिरहेका गाडी छेकिदिन्छौँ चोकमा बसेर गजल गाएर कहिले काहीँ बाटो छेकिदिउँ न कति रमाइलो हुन्छ होइन भनेपछि त्यसरी कसैले तपाईँलाई आफ्नो चोकमा गाइदियो नि त आइजो ल आउँदाखेरि तेरो आएको केही खर्चहरू हामी बिहोर्छौँ ठुलो पैसा तपाईँ पनि एक्सपेक्ट नगर तर हामीलाई आएर गजल सुनाइदियो हामी गजलका बडा पारखी हौ भनेर कसैले बोलाइदियो भने तपाईँ र राम अतुलको टोली जान्छ एकदम जान्छ र राम सँगै एकजना अहिले नयाँ एकजना भाइ पनि आउँदै हुनुहुन्छ बाँसुरी बजाउने र हाम्रो एउटा समूह बन्दैछ अब लगभग लगभग र हामी एकदमै तयार छौँ र गजल लाइभमा प्रत्यक्षमै बाँच्छ त्यसले गर्दा नेपालको कुनै पनि क्षेत्रबाट नेपाल अथवा विदेशकै होइन कुनै पनि क्षेत्रबाट हामी गजलका पारखी हौ हामी गजल सुन्न चाहन्छौँ तपाईँ मिठो गाउनु हुँदो रहेछ र तपाईँहरूको हार्मोनियम तपाईँलाई बोकेर आएर यहाँ गाइदिनु पर्यो सामान्य जे लाग्ने खर्च हामी दिन्छौँ तपाईँहरू ठुल्ठुलो पारिश्रमिक चाहिँ डिमान्ड नगर्नुहोस् भनेर कुनै समूहले बोलायो भने तपाईँहरू जान तयार हुनुहुन्छ एकदम ल खुसी लाग्यो मलाई यसरी चाहिँ गजललाई हामीले फैलाउन सक्यौँ भने किन भारतमै पनि यसै गरी फैलिएको हो गजल होइन गजलको गायनको क्षेत्र र हामी यहाँ पनि एल्बममा कोठा कोठामा बसेर अर्केस्ट्रा मात्रै भरेर गजललाई गाइन्छ भन्ने कुरामा म पनि विश्वास गर्दिनँ र मैले अरूको नराम्रो गजल गाउन्न भन्दाखेरि त्यति डराउनु पर्ने केही छैन लेखकहरूले म के बरु भन्न चाहन्छु भने बरु साधना गर्नुहोस् राम्रो लेख्नुहोस् न होइन राम्रो गाउन खोजेको हामीले मैले बीचमा फेरि सुभाष मैले रोकेरै भने है भन्नु न कसैलाई खोज्यो अरे होइन अब सुभाषलाई रेडियोमा सुन्यो सुन्यो भोलिबाट त बिर्सिन्छ नि त कसैलाई सुभाषलाई भेटिहाल्न मन लाग्यो ल अन्त एकचोटि सोधौँ यो मान्छेको कुरो के रहेछ भनेर तपाईँसँग प्रत्यक्ष सोध्न मन लाग्यो भने केमा सम्पर्क गर्ने तपाईँलाई फोन नम्बर दिनुहोस् न हजुर अनि आठ दुईटा चार तिनटा सात यसलाई अझ बुझाएर भनौँ है त nine eight four nine eight four four seven seven seven होइन अन्ठानब्बे उनास चौरासी सडचालिस सतहत्तरमा तपाईँलाई सम्पर्क गर्यो भने जुनसुकै बेला सुभाष अथवा मलाई इमेल गर्न सक्नुहुन्छ सजिलो बाहिरबाट गर्न चाहनुहुन्छ Agam Subhash at the rate of Yahoo AGAM SUVS AGM SUVS लहरै याहु डट कममा भेट्न सकिन्छ कुराकानी लामो भयो अलि मोनोटोनस भयो कि जस्तो लाग्यो पहिलाको कार्यक्रममा पनि सुनाउनु भएको थियो उसै त राम्री पालपाली नानी लजाउँदा झन् राम्रीवाला त त्यसमा तपाईँले एउटा लय पनि भन्नुभएको थियो कि कुन लयमा मैले टिपेँ र त्यस पछाडि अनि गाउन थालेँ भनेर हाम्रो गाउँमा यस्तै यस्तै खालका लयहरू चल्दछन् दुई खालका दुईटा लयहरू थिए मैले सानोमा बचपनमा सुनेका लयहरू जुन मध्ये दुईटै लयको कोही बीचबाट यो गजलको भनिसक्नु भएको छ है त्यसलाई चाहिँ छोडौँ अर्को लय चाहिँ अर्को लय कस्तो छ भने कहाँमा जान्छौ रानी चरी बगाल बरिलै भगवान भेटन नि बरिलै भगवान भेटन भगवान भेटन के के पाहुर चाहिन्छ बरिलै फूल पाती अक्षता यो लय छ र यही लयको बीचबाट कही नेपाली माटोकै सुभाष नेपाली कल्चरकै सुभाषलाई उठाएर सुभाषले आफूले गाउने गजलमा संगीत भर्ने मैले होइन अब अस्तिको हप्तादेखिको कुराकानीमा चाहिँ आज यो प्रसङ्गलाई पत्ता लगाएँ है त यसमै तपाईँले अब गाउँदाखेरि व्याख्या गर्नुभएको छ त्यो भएर मैले अर्को लय तपाईँलाई यहाँनिर सोध सोधिनँ है त्यो व्याख्या समेतै बजाउँछु म उसै त राम्री पालपाली नानी लजाउँदा झन् राम्री यो गजल हामी सुभाषले भूमिका बाँधेर केही भन्नुभएको छ त्यो सहितै सुन्छौँ यो गजल सङ्गीत गर्दाखेरि कस्तोको सङ्गीत गरौँ भन्ने हुन्थ्यो मलाई अनि हाम्रो गाउँमा एउटा लय चल्दछ त्यो लय कस्तो छ भने पान कि लौरे तपाईँलाई बताउनु है अलिकति पान की लौरी सुन पिया जुरेली लाराकै लौरीको जाल पान कि लौरी सुन पिया जुरेली लाराकै को जाल समथिङ लाइक द्याट सो यो लयबाट मैले खासैलाई चाहिँ तानेको हो यो गजल सबैको लागि उसै त राम्री पाल पाली रानीलाई जाउँदा झन राम्रे उसै त राम्रे पाल पाली रानीलाई जाउँदा झन राम्रे घरेलु साडी ढाकाको चोली लगाउँदा झन राम्रे घरेलु साडी ढाकाको चोली लगाउँदा झन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 सबै माग माग नेपाली भाइ भाइको मनमुटाव र एकताले पुरेर भाइ भाइको मनमुटाव एकताले पुरेर उन्नतिको बाटोतिर लाग लाग नेपाली जगाउन नेपाली जाग जाग नेपाली खोसिएको हक सबै माग माग नेपाली गजलकार शंकरपन्थी ज्योतिबिन्दुको गजल वाचन गरेको थिएँ मैले सुनवाल तीन नवलपरासी उहाँको यो पाण्डुलिपिबाटै मैले वाचन गरेको थिएँ जुन सुभाषले बोकेर लिएर आउनुभएको भएर रियर गजल नै भनौँ यसलाई होइन आज हाम्रो कार्यक्रममा प्राप्त भएको छ अलिकति म शंकरपन्थीजीकै कुरा यहाँनिर बढाउन चाहन्छु तपाईँले त भेटघाट पनि गर्नुभयो उहाँसँग र नै यो पाण्डुलिपि पाउनुभयो नि अब त उहाँ हामीसँग हुनुहुन्न उहाँको बारेमा थोरै छोटो शब्दमा अलिकति व्याख्या गरौँ न शङ्करपन्थी ज्योतिबिन्दुको खास घर भनेको बर्दघाटमा थियो पहिला बर्दघाट चिसापानी जहाँ मेरो गाउँ छ र एकजना होटल व्यवसायी को रूपमा रहनुभयो उहाँ काम एउटा होटल थियो उहाँको मिठाई पसल थियो निकै राम्रा गजल लेख्ने मान्छे र निकै अति नै राम्रा गजल लेख्ने मान्छे र एउटा आध्यात्मिक र बहुत गहिरो आध्यात्मिक अध्ययन र राजनैतिक सबै खालको अध्ययन गरेको मान्छे र पछिल्लो समयमा जब यो नेपालमा जुन यो माओवादी युद्ध जनयुद्ध जुन क्रान्ति अगाडि बढ़िरहेको थियो त्यति बेला उहाँ पछि माओवादी पार्टीभित्र जानुभयो र उहाँ बहुत स्पष्ट वक्ता हुनुहुन्थ्यो जहिले पनि जसको पनि गलत कुरालाई गलतै भन्नुहुन्थ्यो एकदमै र पागल पागल पागल टाइपको मान्छे साइकलमा हिँड्दा हिँड्दै कहीँ गजल फुर्छ रोकेर बस बाटोमै बसेर गजल लेख्ने केटाकेटीहरू गाउँ कुनै कुनै पनि गाउँका केटाकेटीहरू बाटोमा चाहिँ भेट्नुभयो बोलाएर उनीहरूलाई गजल सिकाउने लेख्नलाई कविताहरू गाउन सिकाउने होइन एउटा त्यस्तो बहुत बुद्धको जस्तो बाँचेको जीवन बाँचेको मान्छे र बहुत हृदय सफा भएको र रियल्ली सादा जीवन उच्च विचार भएको मान्छे कसरी अन्त्य भयो उहाँको त्यसपछि के भयो भने उहाँ पानीमा अलिक बाटोमा धुलो बढी उठ्थ्यो त्यसपछि उहाँ अलिक प्रकृति प्रेमी भएको हुनाले सुनवल सर्नुभयो सुनवलको एउटा जंगलको कुनामा उहाँले घर बनाउनु भयो उहाँ भन्नुहुन्थ्यो सुभाष मलाई यति आनन्द आउँछ सायद म यहाँ त मेरो कम्तीमा पनि पाँच सात वर्ष उमेर अझै बढ्छ होला भन्नुहुन्थ्यो क्या उहाँले त्यति बेला पछि काठमाडौँ आएमा अनि अचानक एक दिन चाहिँ उहाँको एक्सिडेन्टमा मृत्यु भयो भने सुने र पछि बुझ्दै जाँदाखेरि त्यो एक्सिडेन्ट थिएन उहाँलाई मारिएको थियो र मारिएर बाटोमा ल्याएर एक्सिडेन्ट जस्तो गराएर छोडिएको थियो अब त्यो कसले मार्यो भन्ने कुरा चाहिँ चाहिँ बाहिर कहिले कहिले आएन त्यो कुरा शङ्कर बिन्दुको यो मार्मिक प्रसङ्गलाई उठाएँ मैले किनभने तपाईँले उहाँको गजल गाउनु भएको हुनाले अहिले मैले यो प्रसङ्गलाई उठाएको हुँ अब फेरि म तपाईँसँगै लिएर आएर प्रसङ्ग जोड्छु हामी कार्यक्रमको लगभग अन्तिम चरणतिर आइसकेका छौँ अब हाम्रा कुराकानी त लगभग यस्तै नै गर्ने गाएको गएको तपाईँको राख्ने नै रहर हो शङ्करपन्थीको तपाईँले कुन कुन गजलहरू कसरी कसरी गाउनु भएको छ केही हामीसँग छन् तपाईँले कुन कुन तपाईँ सङ्गीत भर्नुभएको गजलहरू भन्न सक्नुहुन्छ गजलहरू छन् जस्तो एउटा सम्हाली राख है दिएको छिनो कसम खाएर त्यो लिएको छिनो भन्ने गजल छ बहुत सुन्दर गजल मैले पहिला गाएँ र एउटा हिन्दी गजल पनि छ उहाँको हिन्दीमा लेख्नुहुन्थ्यो म त्यो एउटा गुनगुनाइदिन्छु अपना तु यारा अपना तु है यारा इसीलिए पुकारा अपना तू है यारा इसीलिए पुकारा मेरे सनम जहां हो कर दो ना तुम इसारा एउटा गजल तपाईँले उहाँको हिन्दी गजललाई पनि सङ्गीत भर्नुभयो हजुर भरेको थियो त्यो बेला सुभाष हामी कार्यक्रमको लगभग अन्त्यतिर छौँ तपाईँलाई म आग्रह गरौँ तपाईँलाई बुलबुलमा बुलबुल लियनले अगाडिबाटै चिन्नुहुन्छ निकै अगाडिदेखिबाट है अब आज पनि हामीले लिएर आएका छौँ बुलबुलियनलाई तपाईँ दस वर्ष पाँच सात वर्ष पछाडि फेरि आइसक्नु भएको छ के सन्देश दिन चाहनुहुन्छ एउटा इङ्ग्लिसमा एउटा गीत थियो home is where the heart is my heart is with you भने जस्तै मलाई यहाँ बहुत घर जस्तो लाग्छ तपाईँसँग यति एकदम दाई भन्न मन लाग्छ हजुरलाई एकदम एउटा होमली फिलिङ्स गर्छु म यहाँ र बुलबुलियनहरू मेरा परिवारहरू हुनुहुन्छ उहाँहरू किन उहाँहरूको प्रेमले नै यो स्टेटसम्म आइपुगेको छु र यति बेला अतुलजीको योगदान म कहिले पनि बिर्सन चाहन्न अतुलजीले जुन बहुत गाह्रो छ तपाईँ कसरी जोडिनु भयो हामी अहिले गुरु भाइ हौ र एउटा मेरो गाउँमा एकदिन अचानक उहाँ कहिले जानुभएको थियो र मैले रेडियोमा कुनै एउटा प्रतियोगितामा भाग लिएको थिएँ र त्यो कार्यक्रम उहाँले सुनेर बसिरहनु भएको रहेछ रेडियोमा कतै कसैको घरमा मलाई थाहै थिएन अनि उहाँ जुन घरको छतमा बसेर सुनिरहनु भएको थियो त्यही घरको छतमा तल बसेर फोन एसटिडीबाट मैले फोनबाट चाहिँ रेडियोमा गीत गाएर म फर्स्ट भएँ तर फर्स्ट भएको मलाई थाहा थिएन उहाँले रिजल्ट सुनेर अनि छतबाट एलो सुन्नुहोस् त तपाईँले गएको कि होइन अघि नै तपाईँले गएको गीत फर्स्ट भएको छ भन्नुभएको थियो क्या त्यसरी भेट्दा भयो मत मतमतान्तर मतहरू पनि असाध्यै मिल्यो भाइब्रेसन मिल्यो तपाईँ दुईजनाको र जोडिनु त्यसरी रहेछ मेरो गाउँमा भेट भयो एकचोटि र त्यसपछि कहिले जीवनमा भेट होला नहोला भन्ने थाहा भएन हुन्छ धन्यवाद है भनेर म हिँडेँ र काठमाडौँमा आएर मैले कोठा खोजेर बसेँ त्यही घरको अर्को कोठामा बस्नुहुन्थ्यो भेटिनु रहेछ नि त होइन <laughs> संयोगले भेटिनु बिल्कुल संयोगहरू पनि अनौटा हुन्छन् कहिलेकाहीँ तपाईँहरूको यो जोडी युग युगसम्म रहिरहोस् होइन अर्को बाँसुरी वादक भाइ पनि हुनुहुन्छ त्यसै गरी तपाईँको गजल ब्यान्ड बन्दै जाओस् र यो गजल ब्यान्डले चाहिँ अझ एल्बम भन्दा पनि म त चोक चोकमा गजल गाउने वातावरण सिर्जना गरोस् र लाइभ गजलमा हामी गजलका पाराखी रमाउन पाऊ भनेर म तपाईँलाई सदिक्षा राख्छु कुराकानीको क्रमलाई फेरि रोकेर रोकेर त के अब हाम्रो कुरै कति रहला र एउटा गजल तपाईँले अस्ति नौ दसवटा गजलको ट्र्याक रेकर्ड गरेर यहाँ गइसकेपछि सबैभन्दा बढी मेरो मनमा गुनगुन भएको बिहान बिउजदा पनि एक दिन त यही गजल मेरो मनमा गुनगुन भइरहेको रहेछ <laughs> कसको शब्द चाहिँ मैले सुन्नै पर्छ मैले बिर्सेँ म शब्द चाहिँ वाचन गर्छु भरपर्दो छैन यो सहर किनभने प्रेमिका भनेको यति नाजुक तत्त्व हो अथवा प्रेमी भनेको यति नाजुक तत्त्व हो कि त्यसलाई कहाँ राखौँ र कहाँ लुकाउँ भन्ने समस्या हुन्छ होइन कृष्ण हरि बराल सरको शब्द हो यो र उहाँसँग पनि मेरो एउटा अनन्य सम्बन्ध छ र उहाँले मलाई एकदिन सुभाष गजल एकजनालाई सङ्गीत गर्नुहुँदैछु जाउ त सुन त तिमीलाई मनपर्छ नि गाउ भन्नुभयो अनि गएर भेटेँ रत्नबहादुर भन्ने एकजना म्युजिसियन हुनुहुन्छ बागोधारमा बस्नुहुन्छ उहाँसँग घरमा गएर बसेँ सुने अनि उहाँसँग लिएँ यो गीत गजल अनि संगीत स्थायीको संगीत त उहाँको हो र अन्तराको संगीत चाहिँ अलिक फरक थियो जुन मलाई मन परेन र मैले आफ्नो तरिकाले संगीत भरेन र त्यो तपाईँको अगाडि छ अनेक किसिमका आक्रमणहरूबाट अनेक किसिमका अफेन्सहरूबाट र उसले लुकाउने ठाउँ चाहिएको रहेछ र लुकाको ठाउँ पनि यहाँ व्याख्या गरिएको छ शब्दले पनि छोयो तपाईँको गुनगुनले पनि छोयो भरपर्दो छैन यो सहर आँखैमा लुका मायालु भरपर्दो छैन यो सहर आँखैमा लुका मायालु दुनियाँको लाग्लाहै नजर आँखैमा लुगामाया भर पर्दो छैन यो आँखैमा लुका मायालु भर पर्दो छैन पर्दो छैन यो सहरमा भर पर्दो भर पर्दो भर पर्दो छैन यो लाहे नजर दुनियाँको लाग्ला है नजर आँखै मालुका आँखै मालुका आँखै मालुका मायालु घर पर चिया चिया छन् फुलहरू खोपला चिया चिया चिया चिया छन् आँखैमा लुका आँखैमा लुका आँखैमा टाढा हरेक मोरमा काँडै काँडा छन् बाटो भरि काँडै काँडा छन् बाटो भरि काँडै काँडा हरेक मोरमा छैन यहाँ कसैको भर छैन यहाँ कसैको आँखैमा लुका आँखैमा लुका आँख बरालको शब्द भरपर्दो छैन यो सहर आँखैमा लुकामायालु हामीले सुभाष अगमको स्वरमा सुन्यौं र यो सँगसँगै सुभाष अगम अहिले तपाईँलाई बजाइरहनु भएको राम अतुल त्यसै गरी यो चाँप बजाइरहनु भएको टङ्क योपानी र गिटार बजाइरहनु भएको हिमाल राई चारैजनासँग अब हामी छुट्टिने बेला भएको छ निकै रमाइलो साङ्गीतिक प्रस्तुति रहिरहेको थियो र कुराकानीको क्रम पनि निकै जोडिरहने रहर मेरो सुभाष अगमलाई तपाईँ सम्पर्क गर्न चाहनुहुन्छ भने यति दुईवटा कार्यक्रम सुनिसकेपछि सम्पर्क गर्न मन लाग्छ र तपाईँ चाहनुहुन्छ भने उहाँको नम्बर नौ आठ चार नौ आठ चार चार सात सात सात अर्थात् अन्ठानब्बे उन्चास चौरासी सडचालिस सतहत्तरमा फोन गर्न सक्नुहुन्छ अथवा इमेल गर्ने भए एजीएम एसयुभीएस Agam Subhash at Yahoo dot कममा सम्पर्क गर्न सक्नुहुन्छ हवस् सुभाष तपाईँ हाम्रो कार्यक्रमसम्म आइदिनु भयो दुई हप्ता गरी र यति रातिको समयमा साथ दिनुभयो बुलबुल सामु आफ्ना गजलहरू गाइदिनु भयो तपाईँ लगायत तपाईँको टोलीलाई बुलबुलको र उज्यालो नाइन्टी नेटवर्कको तर्फबाट हार्दिक धन्यवाद स्वागत हवस् त अर्को साता अर्को कुनै प्रस्तुति प्रसंग लिएर फेरि उपस्थित हुनेछौ तबसम्मलाई उत्पादन सहयोगी दिनेश निरोला र म प्रस्तुता अच्युत घिमिरे बर्दघाट स्थायी निवास भई हाल काठमाडौँ नदी आउनुभएका सुभाष सगमको गजल वाचन गर्दै विदा हुँदैछौ म शीतको थोपासरी झरी जान्छु एक दिन म शीतको थोपासरी झरी जान्छु एक दिन अमर छैन म तिमी जस्तो मरिजान्छु एक दिन कतिसम्म प्रीत गर्न सक्छौ मलाई पग्ली कतिसम्म प्रीत गर्न सक्छौ मलाई पग्ली प्रीत अश्रु सागर पनि जान्छु एक दिन अमर छैन म तिमी जस्तो मरिजान्छु एक दिन सहज हुन्छ बनाउनु न शत्रु न मित्र सहज हुन्छ बनाउनु न शत्रु न मित्र अनायास म त डेरा जान्छु एक दिन अमर छैन म तिमी जस्तो मरि जान्छु एक दिन हुर्काउनु बढाउनु स्याहार गर्नु सधैँ हुर्काउनु बढाउनु स्याहार गर्नु सधैँ मसँग छ अमृत बीज छरिजान्छु एक दिन मसितको थोपासरी झरिजान्छु एक दिन अमर छैन म तिमी जस्तो मरिजान्छु एक दिन बुल बुल एउटा इरानी चरा उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल